जीवनका भोगाईहरू पनि राख्ने गर्छौँ त्यसैले त्यस्ता कमेन्टहरू पनि तपाईँले गर्न सक्नुहुन्छ आज पनि मसँग तपाईँका सन्देशहरू छन् ती सन्देशहरूलाई राख्नुभन्दा अगाडि तपाईँको लागि राख्दैछु एउटा सुमधुर साङ्गीतिक आवाज जाने कहीं कहीं दिल वाली बातें भी ना ना वो सजरी जवानी कहीं जग घूमे थारे जैसा ना कोई जग घूमे थारे जैसा ना कोई ना तो हंसना रुमानी कहीं ना तो खुशबू सुहानी कहीं ना वो रंगली यादव देखी ना वो प्यारी सी नादानी कहीं जैसी तू है वैसी रहना जग घूमे थार जैसा ना कोई जग घूमे थार जैसा ना कोई जग घूमे थार जैसा ना कोई जग घूमे सर्दियों में गालों पे जो आती है वो लाली तू रातों का सुकून रातों का सुकून भी है सुबह की अजान है चाहतों की चादरों में मैंने है संभाली तू कहीं अग जैसी जलती है बने बरखा का पानी कहीं कभी मन जाना चुपके से यूं ही अपनी चलानी कहीं जैसी तू है वैसी रहना जग घूमे थारे जैसा ना कोई जग घूमे थारे जैसा नसीबों में या हौसले की बातों में सुखों और दुखों वाली सारी सौगातों में संग तुझे रखना है संग तुझे रखना है तूने संग रहना मेरी दुनिया में भी मेरे जज्बातों में तेरी मिलती निशानी कहीं जो है सबको दिखानी कहीं तू तो जानती है मर के भी मुझे आती है निभानी कहीं वही करना जो है कहना जग घूमे थारे जैसा ना कोई जग घूमे थारे जैसा यो सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुठुदेखि मुटुसम्ममा मुठुदेखि मुटुसम्म तपाईँले हरेक मङ्गलबार राति सवा नौ बजीदेखि रेडियो अनमोल नब्बे मेगा हार्जमा सुन्दै आइरहनु भएको छ र तपाईँले हाम्रो पात्र मोबाइल एप र रेडियो अनमोल डट कममा पनि यो कार्यक्रम सुन्न सक्नुहुन्छ हामी मुटुदेखि मुटुसम्मको सुरुवातदेखि नै प्राय एकअर्काकोबाट टाढा रहनुभएका जीवनसाथीहरूको बारेमा कुराकानी गरिरहेका छौँ प्रेमी प्रेमिकाको बारेमा कुराकानी गरिरहेका छौँ मायाको जीवनको भोगाइका बारेमा कुराकानी गर्दैछौँ अनि सदैव यो भनिरहन्छौँ कि आफूलाई माया गर्ने जीवनसाथीबाट कहिले पनि टाढा नहुनु नहुनुहोस् विशेष गरी मुटुदेखि मुटुसम्ममा विदेशमा रहनुभएका थुप्रै साथीहरूले पनि कमेन्ट गर्नुहुन्छ उहाँहरू आफ्नो परिवार जीवनसाथी छोडेर टाढा हुनुहुन्छ अनि साँच्चै मलाई चिन्ता लाग्छ तपाईँहरूको तपाईँहरू त्यहाँ धेरै दुःख गर्दै हुनुहुन्छ आफ्नो परिवारबाट टाढा हुनुहुन्छ तर तपाईँहरूको भावनात्मक आवश्यकताहरू टाढा बसेर पुरा हुन निकै गाह्रो हुन्छ हुन त अहिले प्रविधिको जमाना छ हामी फोनबाट एक क्लिककै भरमा आफ्नो परिवारसँग बोल्न सक्छौँ आफ्नो जीवनसाथीसँग बोल्न सक्छौँ घरको आमा बुवासँग बोल्न सक्छौँ अथवा विदेशमा हुनुभएको हाम्रो श्रीमान वा श्रीमती अथवा आफन्तसँग बोल्न सक्छौँ तर जतिसुकै प्रविधि अघि बढे तापनि रियालिटी चाहिँ यो हो कि हामी जसरी एकअर्काको नजिक बसेर भावना साटासाट गर्छौँ त्यस्तो चाहिँ डिजिटल युगमा हुँदैन किनभने हामी त्यसरी नै बस्नका लागि बनिएका हौँ एकअर्काको समीपमा बस्नका लागि बनिएका हौँ एकअर्कालाई अङ्कमाल गर्दै एकअर्कालाई प्रेम जाहेर गर्नका लागि बनिएका हौँ त्यसैले तपाईँहरूलाई म कार्यक्रमबाट बारम्बार भनिरहन्छु सकेसम्म तपाईँ विवाहित हुनुहुन्छ भने कृपया एकअर्काबाट छुटेर लामो समय नबस्नुहोस् बरु एकअर्कासँग दुःख सुख गरेर तपाईँको आफ्नै घरमा बस्ने प्रयास गर्नुहोस् हुन त हाम्रो आफ्नो आफ्नो बाध्यता छ तर हामीले केही कुराहरूमा ध्यान दिन सक्यौँ भने ती बाध्यताहरूलाई पनि बिस्तारै हामी कम गर्न सक्छौँ यसमा एक्लै एक्लै पीडा भोगेर लड्नुपर्छ भन्ने छैन हामी सँगै बसेर पनि लड्न सक्छौँ कार्यक्रम मुटुदेखि मुटुसम्ममा हामी प्रेम र जीवनका यस्तै कुराहरू गर्छौँ तपाईँका पनि यस्तै भावना छन् भने हामीलाई पठाउन सक्नुहुन्छ पठाउने तरिका मैले तपाईँलाई कार्यक्रममा सदैव भन्ने गरेको छु रेडियो अनमोलको फेसबुक पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ अथवा सबै सौगात फेसबुक पेज छ त्यो पेजमा पनि गएर तपाईँ कमेन्ट गर्न सक्नुहुन्छ र आज भने मैले तपाईँले गत साता पठाउनुभएका सन्देशहरू लिएको छु र आज तपाईँले गर्नुभएको कमेन्टलाई चाहिँ म आउँदो साताको कार्यक्रममा स्थान दिनेछु यतिखेर भने तपाईँका सन्देशहरू राख्दैछु na na na na na पहिलो सन्देश पठाउनु भएको छ लिम्जो नान्दु ह्याङ सेलिङ ओहो यो निकै नै गाह्रो नाम रहेछ म एकचोटि फेरि पढ्न चाहन्छु लिम्जो नन्दु हाङ सेलिङले कमेन्ट गर्नुभएको छ गुड नाइट अल भन्नुभएको छ यहाँलाई धेरै धेरै धन्यवाद छ यो कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी हाम्रो नियमित श्रोता हुनुहुन्छ रामलाल सुमनजी उहाँ लेख्नुहुन्छ गुड नाइट हजुर मनी सुन्दैछु मलेसियाको पेनाङबाट नेपाल भारत मैत्री रेडियो श्रोता सङ्घको मेम्बर कार्यक्रम मार्फत रात्रिकालीन गुड नाइट सन्देश राख्नुपर्दा अप्सरा दाहाल भट्टराई त्यसै गरी लक्ष्मी पौडेल जमिन्दार बाउको इमान्दार छोरो इलामेली पूजा योङहाङ विजय पौडेल सर सफल पौडेल खत्री मिडिया प्रेमी नतासा लिम्बू कुर्बान हवारी सर त्यसै गरी Barma Asmita TikTok queen Pratiksha T Magar Barma Laxmi लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ यहाँ यहाँलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ इलामेली पूजा योमहाङजीले उहाँ पनि हाम्रो नियमित श्रोता हुनुहुन्छ र लेख्नुहुन्छ दर्शन नमस्ते नमस्कार सयपत्री मिडिया ग्रुपको मेम्बर पूजा योङहाङ माङसेबुङ गाउँपालिका दुई इलाम घर भई हाल झापाबाट रात्रिकालीन सन्देश राख्नुपर्दा साथीहरू सुमन गुरुङ साजन योङहाङ लिम्बू वेदराज विष्ट कान्छा रामलाल सुमन विनोद लजालु पूर्वेली आकाश राई कुर्बान हवारी बुद्धवीर तामाङ जगत जगतकोयु राई विनोद लिम्बू दिपशाली तेजिका राई मिसिङ रेवत निश्चल ढकाल प्रकाश अर्पण लगायतका थुप्रै साथीको नाम लेख्नु भएको छ यहाँलाई पनि यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ विपना लामाजीले good night all friends with friends म विपना लामा प्रधान फ्रम इलाम भन्नुभएको छ यहाँलाई पनि यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ कमला राईजीले good night and sweet dreams भन्नुभएको छ अल गाइज भन्नुभएको छ कमलाजीलाई पनि धेरै धन्यवाद छ कमलाजी र विपनाजी आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्दछौँ कृपया कमेन्ट गर्दै गर्नुहोला है त त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ विनोद लजालुजीले हाम्रो नियमित श्रोता हुनुहुन्छ उहाँ पनि कमेन्ट गरिरहनुहुन्छ कार्यक्रममा हेलो गुड इभिनिङ नमस्ते it's me Binod Lajalu from Kathmandu बेष्टु दीपिका आचार्य भेटवाल निर्जला राई काली मिना राई छाया राई खुसी यमुना विष्ट स्वर्मि स्वर्णिमा राई पूजा योङहाङ सुषमा सहयात्री सरिता इङनाम बबिना बयुङ राई दिलु सानु याम्फु निर्जु थारू अल्का बान्तवा सुरज बराल पुष्प अञ्जली राई डेयर उमा सापकोटा लगायत अल फ्रेन्डलाई गुड नाइट भन्नुभएको छ विनोद लजालुजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ चाहते हो या जा चाहते हो हमसे बताओ के क्या चाहते हो दिल चाहते हो या जा चाहते हो हमसे बताओ के क्या चाहते हो खुद के ही अंदर मर जाएंगे गम न कभी बाहर लाएंगे हंसते हंसते कर देंगे ये भी होना अगर तुम जुदा चाहते हो हंसते हंसते कर देंगे ये भी होना अगर तुम जुदा चाहते हो दिल चाहते हो या जा चाहते हो हमसे बताओ के क्या चाहते हो जुदा है खुशियाँ तुम्हारी हमारी वफा है किस्मत अपनी पढ़ ली है हमने तुम्हारे सिवा ना कुछ भी लिखा है मुजरिम चाहते हो हंसते हंसते कर देंगे ये भी होना अगर तुम जुदा चाहते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 गर्नको लागि तपाईँ रेडियो अनमोलको फेसबुक पोस्टमा गएर पोस्टको मुनि मुटुदेखि मुटुसम्मको पोस्टको मुनि कमेन्ट गर्न सक्नुहुन्छ अथवा तपाईँले सबै सौगात फेसबुक पेजमा गएर पनि कमेन्ट गर्न र म्यासेज गर्न सक्नुहुन्छ आज गर्नुभएका कमेन्टहरूलाई चाहिँ म आउँदो साथीको कार्यक्रममा स्थान दिन्छु र अब भने फेरि ढिला नगरी म तपाईँले गत साता गर्नुभएका कमेन्टहरूलाई फेरि स्थान दिँदैछु यो कमेन्ट गर्नुभएको छ हाम्रो नियमित श्रोता हुनुहुन्छ उहाँ टाइटल ट्रेक विजय राईजी र उहाँ लेख्नुहुन्छ रात्रिकालीन दर्शन नमस्ते है उही म प्रवासी मान्छेको तर्फबाट म title title track Bijay Rai विवश फ्रम भोजपुर हाल चाहिँ साउदीबाट भन्नुभएको छ आजको मेरो मुटुदेखि मुटुसम्मको लागि सन्देश प्रिया राई जिना राई राई नमिना त्यसै गरी प्रनिसा राई नम्रता राई सोनु राई काली आइकम त्यसै गरी खड्का कृति अल Alson Osin Rai Mina Hangbang Rai Kali Sharmila Chaulagai Sonisa Rai Kanchan Limbu and all my dearest and nearest फ्रेन्डलाई मिस यु अलर्ट भन्नुभएको छ टाइटल ट्रेक विजय राईजीलाई धेरै धेरै धन्यवाद छ उहाँ हाल साउदीमा हुनुहुन्छ र हामीलाई सदैव सम्झिरहनुहुन्छ यहाँलाई यो कमेन्टको लागि धेरै धन्यवाद छ त्यसै गरी हाम्रो नियमित श्रोता हुनुहुन्छ बेला बेलामा हामीलाई कमेन्ट गरिरहनुहुन्छ स्मृति लामाजीको कमेन्ट छ उहाँले लेख्नुभएको छ खासै फरक नहुने रहेछ चिता अनि चिन्तामा चितामा मरेको मान्छे जल्दो रहेछ भने चिन्तामा जिउँदो भोगाई hi it's me Smriti from Hetauda चौध भन्नुभएको छ स्मृतिजी धेरै धन्यवाद छ तपाईँको कमेन्ट एकदमै छोटो छ तर एकदमै वास्तविक कुरा लेख्नु भएको छ साँच्चै नै चितामा त मानिस जल्छ तर चिन्ताले चाहिँ हामीलाई नै जलाउँछ त्यसैले चितामा चाहिँ चिन्ता धेरै गर्नु हुँदैन कहिलेकाहीँ हामीलाई चिन्ताले ठुलो प्रभाव पार्छ हामी जे कुरालाई पनि सिरियसली लिइरहन्छौँ चिन्तित भइरहन्छौँ भने त्यसले हाम्रो मानसिक स्वास्थ्यमा पनि असर पार्छ जसको कारणले गर्दा मानसिक स्वास्थ्यमा त असर पर्छ नै त्यो कारणले गर्दा हाम्रो शारीरिक स्वास्थ्यमा पनि असर पुग्छ त्यसैले अहिले हामी सबैले दुःख पाइरहेका छौँ संसारमा जताततै दुःखै दुःख छ समस्या समस्या छ तर दुःखै दुःख छ समस्या समस्या छ भनेर चिन्तित भएर त बस्नु पर्दैन हामीलाई हाम्रो सृष्टिकर्ताले जीवन दिनुभएको छ हामीसँग हात छ खुट्टा छ हामी बुद्धि चलाएर केही न केही काम गर्न सक्छौँ अथवा दुःखी छौँ भने पनि खुसी हुने उपायहरू खोज्न सक्छौँ जे कुराले दुःख दिन्छ त्यसबाट हामी टाढा बस्न सक्छौँ अनि जे कुराले हाम्रो मनलाई आनन्द दिन्छ जुन कुरा सत्य छ त्यही कुराको पछि हामी लागिरहन सक्छौँ त्यसैले धेरै दुखी त हुनु पर्दैन बरु हामी सकेसम्म खुसी हुने प्रयासहरू गरिरहनुपर्छ अनि अभियसली हामी यदि सही काम गरिरहन्छौँ भने खुसी हुने बाटो पनि देखिरहन्छौँ यदि हामी हामीलाई सृष्टिकर्ताले दिनुभएको बुद्धि चलाइरहन्छौँ भने हामी खुसी हुने बाटो पनि देखिरहन्छौँ स्मृतिजीलाई यो कमेन्टको लागि धेरै धन्यवाद छ र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ पर्सेली कान्छा उहाँको पनि कमेन्टहरू आजभोलि नियमित आइरहेका छन् पर्सेली कान्छाजी लेख्नुहुन्छ हेलो हजुर गुड नाइट म पर्सेली कान्छा नेपाल भारत मैत्री रेडियो श्रोता सङ्घको मेम्बर पर्सा जिल्ला बिरगन्जबाट कार्यक्रम मार्फत रात्रिकालीन सन्देश राख्नु पर्दा अप्सरा दाहाल भट्टराई विजय पौडेल सर जमिन्दार बाबुको इमान्दार छोरो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 र जीवनका कुराहरू गर्छौँ तपाईँले पठाउनुभएका कमेन्टहरू पढ्छौँ शृङ्गारिक गजल मुक्तक सायरी कविता र भावनाहरू साटासाट गर्छौँ तपाईँ पनि यदि यस्तै कुनै भावना लेख्न चाहनुहुन्छ सन्देश लेख्न चाहनुहुन्छ भने तपाईँ पनि रेडियो अनमोलको फेसबुक पोस्टमा गएर मुटुदेखि मुटुसम्मको लागि पोस्ट गरेका छौँ हामीले त्यो पोस्टको मुनि कमेन्ट गर्न सक्नुहुन्छ अथवा तपाईँले मुटुदेखि मुटुसम्मको लागि सबै सौगात फेसबुक पेजमा पनि हामीले पोस्ट गरेका छौँ तपाईँले फेसबुकमा सबै सौगात सर्च गर्नुभयो भने हाम्रो पेज देख्नुहुनेछ र त्यो पेजमा पोस्ट गरेको मुटुदेखि मुटुदेखि मुटुसम्मको पोस्ट मुनि कमेन्ट गर्न सक्नुहुन्छ र म्यासेज पनि सिधै त्यो पेजमा पठाउन सक्नुहुन्छ र हामी विशेष गरी तपाईँले गत साता पठाउनुभएका कमेन्टहरूलाई कार्यक्रममा स्थान दिँदैछौँ र आज तपाईँले गर्नुभएका कमेन्टहरूलाई चाहिँ म आउँदो साताको कार्यक्रममा स्थान दिनेछु अब फेरि ढिला नगरी म तपाईँकै सन्देश पढ्न चाहन्छु यो सन्देश पठाउनु भएको छ सोनु राईजीले good night Sajan Yonghang Limbu Mankumar Bhujel title track Bijay Rai miss you all भन्नुभएको छ सोनु राईजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ साजन योङ हाङ लिम्बुजीले रात्रिकालीन नमस्ते म साजन योङ हाङ लिम्बू घर घर पाँच थर तिनझुरी मिडिया ग्रुप केएसएबाट रात्रिकालीन सम्झना सन्देश राख्नुपर्दा सोनु राई इलामेली पूजा योङहाङ सृजना योङहाङ त्यसै गरी पूजा चामलिङ शर्मिला सरगम लिम्बू मेनुका मुखिया शेर्पा पोकी पुमा त्यसै गरी सोमिला शेर्पा सौमिला नै लेख्नुभएको जस्तो छ हजुर हो सोमिला शेर्पा सबिना नेमाङ लिम्बू मिडिया प्रेमी कल्पना शेर्पा भूमिका राई तामाङ काली शर्मिला चौलागाई शर्मिला सर्गम लिम्बू टिकाराम सुनवार कमल श्रेष्ठ विपना वियोगी शेर्पा लगायत सम्पूर्ण साथीहरूलाई मिठो सम्झना भन्नुभएको छ साजन योङहाङजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ शर्मिला सरगम लिम्बूजीले गुड नाइट अल भन्नुभएको छ शर्मिलाजीलाई पनि यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी हाम्रो नियमित श्रोता प्रेमकला आचार्यजीले पनि कमेन्ट गर्नुभएको छ उहाँ लेख्नुहुन्छ हेलो नमस्ते दर्शन खाना भए त के छ खबर भन्नुभएको छ मेरो खाना भइसकेको छ म एकदम ठिक छु तपाईँ कस्तो हुनुहुन्छ है लेख्नुहुन्छ म प्रेमकला आचार्य तिनझुरी मिडिया ग्रुपको मेम्बर फ्रम सुभाङबाट गुड नाइट हजुरलाई पनि भन्नुभएको छ धन्यवाद छ त्यसै गरी डियर मुटु सुसन लिम्बू मिडिया प्रेमी इच्छा लिम्बू शुक्रराज रसाइली निर्दोष सर सोर्मिला सोमिला माफ गर्नुहोस् सोमिला शेर्पा त्यसै गरी टिकाराम सुनवार